हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मैले मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोक आगन। नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकगानको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारेका मित्र राजसँगै म छु तपाईँकै मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै आफ्नै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ विशुद्ध लोकभाकाको भाकाको बसाइ लोकगीतहरूको बसाइ तपाईँसँग त्यो कला छ गला छ भने आज पनि आउन सक्नुहुनेछ बिल्कुल हामीले आज पनि दुईवटा फोन लाइन खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो भएर तपाईँ आउनुहोस् कार्यक्रममा आएर भाका गाउन हुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउँछौँ आफ्नो त्यो मौका नगुमाउनु होला भन्न चाहन्छु तपाईँसँग त्यो कला छ गला छ कहाँ गएर देखाउने होला कहाँ गएर चाहिँ त्यो प्रदर्शन गर्ने होला भनेर सोच विचार गरिराख्नु भएको छ त्यो मौका पाइराख्नु भएको छैन भने हामी तपाईँलाई मौका दिन्छौँ आउनुहोस् हामीसँगै गाउनुहोस् र तपाईँको त्यो गलालाई हामी सम्मान गर्छौँ र भविष्यमा तपाईँ राम्रो कुशल गायक बन्नुहुनेछ हामी यो अपेक्षा यो आशा राखौँ तपाईँ गाउनुहुने सम्पूर्ण साथीहरूप्रति र कार्यक्रम लोगाकनको बसाइँलाई लिएर हामी हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म व्यवसाय लिएर आउने गर्छौँ व्यवसायमा तपाईँ पनि आएर गाउन सक्नुहुनेछ र तपाईँको त्यो स्वरलाई तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ सङ्गीतले म तपाईँलाई पछि पछि पछ्याउने जमर्को गर्नेछु र कोसिस गर्नेछु र आजको सङ्गीत मिलिराखेको छ कोही साथी आउने तर्खर गरिराख्नु भएको छ र तपाईँ आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाएर हिँड्ने गर्छौँ चाहे जात्रामा होस् चाहे गोठालो मेला बेला पात जाँदा होस् जुनसुकै समयमा हामी गाउँछौँ त्यो गीत होइन राज राजले पनि एकदमै मिठो गाउनुहुन्छ र राजलाई पनि लोक भाका भनेपछि असाध्यै मनपर्छ तपाईँलाई त झन् भन्नै परेन तपाईँ सबैलाई मनपर्छ लोक भाका हाम्रो लोकको आवाज बोल्ने भाका त्यो भाकाहरू तपाईँ पनि गाउन चाहनुहुन्छ तपाईँ आफैले लेखेका शब्दहरू पनि छन् भने लयहरू छन् भने पनि आउनुहोस् सँगै मिलेर गाउँ लोकगीत हो लोक संस्कृतिलाई हामी जगेर गर्ने जमर्को पनि गरिराखेका छौँ यो समयमा रहेर कार्यक्रम लोगाङको व्यवसायलाई तपाईँले विगतका दिनदेखि नै हामीलाई साथ दिँदै आइराख्नु भएको छ र आज पनि तपाईँले मलाई साथ दिनुहुनेछ आज धेरै दिनसम्म तपाईँसँगै छ तपाईँले नै मलाई डोर्याएर यहाँसम्म ल्याइदिनु भएको छ तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी आउनु भएको राज कोही साथी आइसक्नु भएको छ सुरुवातमा नै म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर हेलो नमस्ते साथी आउनु भएको छ उहाँको आवाजलाई बुझिराखेको छैन राजले मिलाउने कोसिस गरिराख्नु भएको छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुहोला र अलिकति आज फोन लाइनमा पनि डिस्टर्ब भएको कि भन्ने भान भइराखेको छ आज हामीलाई र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ सुनिराख्नु भएको यो आवाज दिपेन्द्रको र तपाईँको रेडियो सेटसम्म पुर्याउने काम राजाले गरिराखेको छ कोही साथी भएको छ उहाँलाई स्वागत गरौँ हजुर नमस्ते कोही साथी आउनु भएको थियो मोबाइलको घन्टी मात्रै बजेर केही छैन तपाईँ आउनुहोस् सँगै गाउँ सँगै रमाउँ र लोक भाकको बसाइ तपाईँसँग त्यो कला छ गला छ भने तपाईँ पनि गाउन चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ मोबाइल फोन युज गर्दै हुनुहुन्छ भने तपाईँ अलिकति नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नुभयो भने अवश्य तपाईँको त्यो स्वरलाई तपाईँको त्यो गलालाई हामीले सुन्न सक्नेछौँ र श्रोता सामक्ष पुर्याउन सक्नेछौँ हामी रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघ हट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ लोक संस्कृतिको जगेर्ना गर्ने जमर्को हाम्रो रहेको छ र लोक संस्कृतिलाई अझै हामी कसरी अगाडि बढाउन सक्छ तपाईँहरूसँगै सहकारी गरेर अगाडि बढिराखेका छौँ लोक संस्कृतिले हाम्रो नेपालीपनालाई देखाउँछ नेपालीपनालाई झल्काउँछ र केही समय यता पछिल्लो पुस्ताहरूमा आइपुग्दाखेरि लोक पनि अलिकति समस्या अलिकति विकृति भित्रिँदै आइराखेको पनि समय हामीले देख्न पाउँछौँ र त्यो संस्कृतिलाई हामीले जगेर गर्ने जमर्को हामी रहन्छौँ गर्नेछौँ र त्यो विकृतिलाई हामी सबै नेपाली मिलेर जसले लोकको भलो चाहन्छन् सबैजनाले चाहिँ त्यो लोक संस्कृतिलाई जगेर्न गर्ने जमर्को लोक आँगनको पनि रहेको छ यो आँगनसम्म आउनको लागि दुईवटा गोरेटो हामीले खुल्ला गरेका छौँ तपाईँको लागि भनेर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर हुँदै तपाईँ आउँदै गर्नुहोस् कार्यक्रमको सुरुवातमा हामी एउटा एकदमै मिठो भाकालाई अगाडि जोड्छौँ कार्यक्रम सँगै रहनुहोला day. भोगाडा निकै सुन्दर लोक भाका तपाईँ माझ राख्यौँ हामीले यसै गरी तपाईँ पनि त्यो भाकालाई गाउन चाहनुहुन्छ भने आउनुहोस् हामीसँगै शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको दुईवटा बाटो भएर कोही साथ आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्कार हजुर हेलो नमस्ते साथी आउनु भएको छ बोलिराख्नु भएको छैन अलिकति उहाँको आवाजलाई हामीले सुन्न सकिराखेका छैनौँ मोबाइल फोन युज गर्दै हुनुहुन्छ तपाईँ भने अलिकति नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नुहोस् तपाईँको स्वरलाई त्यो आवाजलाई एकदमै राम्रोसँग हामीले सुन्न सक्नेछौँ कोही साथी फेरि पनि आउनु भएको राज आउनु भएको छ उहाँलाई स्वागत गर्छौँ हजुर नमस्ते नमस्कार हजुर हेलो नमस्ते साथी आउनु भएको छ बोलिराख्नु भएको छैन मेरो आवाज उहाँले नसुन्नु भएको हो कि जस्तो लाग्यो मलाई हजुर नमस्ते हेलो अलिकति समस्या आइपुग्यो हजुर नमस्ते हेलो साथी आउनु भएको छ बोलिराख्नु भएको छैन केही छैन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुहोस् तपाईँसँगै हामी गाउँछौँ तपाईँको त्यो कलालाई गलालाई हामी सम्मान गर्छौँ कोही साथी फेरि पनि हुनुहुन्छ उहाँको आवाज चाहिँ बुझ्छ कि बुझ्दैन हामी सुन्न सकिन्छ कि सकिँदैन एकचोटि प्रयास गर्छौँ हजुर नमस्ते नमस्कार हजुर हेलो हेलो साथीको स्वरलाई हामीले सुन्न सकिराखेका छैनौँ हजुर नमस्ते साथीको आवाजलाई हामीले बुझ्न सकिराखेका छैनौँ कोही साथी आउनु भएको छ उहाँको आवाजलाई बुझ्न सकेनौँ हामीले हजुर नमस्ते उहाँको आवाजले हामीले सुन्न सकेनौँ केही छैन पुनः प्रयास गर्नुहोस् तपाईँ तपाईँको त्यो आवाजलाई सुन्नको निम्ति हामी कोसिस गरिराखेका छौँ राजले पनि मिलाउँदै हुनुहुन्छ खै आज केही हुँदैछ यो फोन लाइनमा डिस्टर्ब भएको हो कि भनेर चाहिँ यो चेकिङ हुँदैछ राजबाट होइन राज बनाउँदै हुनुहुन्छ राजले शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि बत्तिसको बाटो भएर तपाईँ आउनुहोस् कार्यक्रममा आएर राम्रोसँग गाउनुहुने साथीहरूमध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्न पाउने मौका हामी तपाईँलाई उपलब्ध गराउँछौँ र हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउँछौँ त्यही भाकाहरूलाई टपक्क टिप्छौँ अनि यो लोगागनको बसाइसम्म आएर तपाईँ गाउन चाहनुहुन्छ भने फोन गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि बत्तिसको बाटो भएर राज मुसु मुसु हाँसिराख्नु भएको छ तपाईँको त्यो गलालाई तपाईँको त्यो स्वरलाई सुन्न म पनि आतुर छु राज पनि आतुर हुनुहुन्छ कति श्रोताहरू आतुर हुनुहुन्छ तपाईँको त्यो स्वरलाई सुन्नको निम्ति आवाजलाई सुन्नको निम्ति मिति शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसबाट धेरै साथीहरूले फोन गरिराख्नु भएको छ उहाँहरूको आवाजलाई अलिकति बुझ्न सकिराखेका छन् हामीले हजुर नमस्ते नमस्कार हजुर हेलो नमस्ते हेलो साथी आउनु भएको छ उहाँको आवाजले हामीले सुन्न सकिराखेका छैनौँ कार्यक्रम लोगागनको प्रश्नलाई सुनिराख्नु भएको छ हजुर नमस्ते एकदमै डिस्टर्ब भइराखेको छ फोन लाइनमा डिस्टर्ब आइराखेको अवस्था रहेको छ साथीको स्वरलाई लाइनले सुन्न सकिराखेका छैनौँ रास पनि मसु मसु हाँसेर के भयो दिपेन्द्र भनेर चाहिँ यस्तै भनिराखेको छ बाहिरपट्टि बसेर होइन सिसा पारी चाहिँ बसेर मिलाउने कोसिस गरिराख्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर धेरै साथी आउनु भएको छ उहाँहरूसँग कुराकानी हुन सकिराखेको अवस्था छैन केही छैन राजले बनाउने कोसिस त गरिराख्नु भएको छ एकजना साथी आउने तर्खर गरिराख्नु भएको छ उहाँसँग कुराकानीलाई चाहिँ जोड्न सक्छौँ सक्दैनौँ त्यो अब एकैछिनपछि थाहा हुन्छ आउने तर्खर गरिराख्नु भएको छ राजसँग बोलिराख्नु भएको छ कोही साथी आउनु भएको राज एकजना साथीलाई निम्त्याउने कोसिस गर्छौँ हामी त्यसपछि पनि उहाँलाई सुन्न सकेनौँ भने हामी एउटा गीत सुन्छौँ त्यसपछि फोन सा सम्पर्कमा आउने साथीहरूले हामी जमर्को गर्नेछौँ फोन सम्पर्क ल्याउनको निम्ति कोही साथी आउनु भएको छ उहाँलाई स्वागत गर्छौँ हजुर नमस्ते हेलो हजुर नमस्ते हेलो नमस्कार हजुर हेलो हेलो नमस्कार हजुर मेरो आवाजलाई चाहिँ सुन्नु नभएको कि जस्तो लाग्यो मलाई र सुन्या सपना पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ र हामी रहेका छौँ कार्यक्रम लोगागनको व्यवसायमा र यो व्यवसायमा रहेर हामी तपाईँकै गीत सङ्गीतलाई सुन्छौँ लोक भाकाहरूलाई सुन्छौँ लोकगीत संस्कृतिलाई हामी जमेर जगेर्न गर्ने जमर्को हाम्रो रहेको छ र हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू हामी गाउँछौँ ती भाकाहरूलाई हामी टपक्क टिपेर यो लोक आँगनको बसाइसम्म ल्याएर गाउने गर्छौँ तपाईँसँग पनि त्यो कला छ गला छ भने फोन गर्नुहोस् राजले मिलाउने कोसिस गरिराख्नु भएको छ फोन लाइनमा डिस्टर्ब भइराखेको अवस्था रहेको छ तपाईँ मोबाइल फोन युज गरिराख्नु भएको छ भने अलिकति नेटवर्क टिप्ने ठाउँबाट फोन गर्नुहोस् र सजिलो हुनेछ तपाईँको त्यो आवाजलाई हामीसम्म पुर्याउनको निम्ति कोही साथी आउनु भएको राज आउनु भएको छ अरे उहाँलाई स्वागत गर्छौँ उहाँको आवाजलाई चाहिँ हामी सुन्न सक्छौँ सक्दैनौँ प्रयास गर्दैछौँ हामी हजुर नमस्ते हेलो नमस्कार हजुर मेरो आवाजलाई चाहिँ बुझ्न नभएको कि सुन्नु नभएको कि जस्तो लागिराखेको छ मलाई र राजले मिलाउने कोसिस गरिराख्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनु सक्नुहुनेछ हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरम गाउँछौँ कोही साथी फेरि पनि आउनु भएको छ उहाँलाई स्वागत गर्छौँ उहाँको चाहिँ आवाज बुझ्छ कि बुझ्दैनौँ हामी त्यो प्रयास गर्ने जमर्को गरिराखेका छौँ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो भएर तपाईँ आउन सक्नुहुनेछ चार बजेर सैँतिस मिनट गइसकेको अवस्था छ हजुर नमस्ते हेलो नमस्कार हजुर कोही साथी आउने तर्खर गरिराख्नु भएको थियो उहाँको आवाजलाई पनि सुन्न सकेनौँ हामीले फेरि पनि जारी छ प्रयास जारी छ तपाईँहरूको धेरै फोन आइराखेको छ तपाईँ र मेरो सम्बन्ध चाहिँ अलिकति डिस्कनेक्ट भइराखेको छ आज फेरि कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छौँ हजुर नमस्ते हेलो हेलो नमस्कार हजुर हेलो नमस्कार हजुर हेलो नमस्कार साथीहरू आउनु भएको छ फटाफट फटाइराख्नु भएको छ सुन्न सकेनौँ हामीले तपाईँ रेडियो सुनिराख्नु भएको छ भने रेडियोको सहायता लिनुहोस् अनि त्यसपछि तपाईँ मसँग बोल्नुहोस् मेरो आवाज तपाईँले रेडियोबाट सुन्नुहोस् र तपाईँ र मेरो भेटघाट हुन्छ होइन यो माध्यमबाट हामी अलिकति भए पनि नजिकौँ फोनबाट चाहिँ अलिकति समस्या भइराखेको कि जस्तो लाग्यो र मेरो आवाज रेडियोमा सुन्नुहोस् अनि त्यसपछि मैले बोलेको कुरा अनि मैले सोधेको जवाफहरू तपाईँले दिनुभयो भने अवश्य पनि तपाईँले मेरो कुराकानीलाई जोड्नको निम्ति हामी सम्भव हुनेछ अलिकति आज समस्या आइराखेको अवस्था छ मेरो आवाजलाई उहाँहरूले सुनिराख्नु भएको छैन मैले उहाँहरूको आवाजलाई चाहिँ सुनिराखेको छु र उहाँहरूको आवाजलाई पनि सुन्ने जमर्को मैले गरिराखेको छु राजले मिलाउने कोसिस गरिराख्नु भएको छु र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर धेरै साथीहरूले फोन गरिराख्नु भएको छ आज धेरै साथीहरू रिसाइसक्नु भएको होला फोन गरी फोनै लाग्दैन फोन लाग्यो भने अब बोल्न सक्दैनौँ हामी हामी गीत सुनाउनै पाएन भनेर रिसाइराख्नु भएको होला नरिसाउनुहोस् यस्तो समस्या आइपर्छ नै होइन धेरै अब हामी सहकार्य गर्दै धेरै माया गर्ने मान्छेहरूको यस बिचमा त यस्तो कुरा भइरा भइ नै हाल्छ नै समस्या नै आइहाल्छ कोही साथी फेरि हुनु हुनुहुन्छ उहाँको आवाजलाई चाहिँ हामी सुन्न सक्छौँ सक्दैनौँ र हाम्रो आवाजले उहाँले सुन्न सक्नुहुन्छ हुन्न एकैछिन हामी कोसिस गरिने जमर्को गरिराखेका छौँ फेरि कोही साथी हजुर नमस्ते नमस्कार हजुर हेलो नमस्ते नमस्कार हजुर हेलो नमस्ते साथीको आवाजलाई चाहिँ मैले सुनिराखेको छु र साथीले मेरो आवाजलाई सुनिराख्नु भएको छैन फेरि पनि म भन्छु तपाईँ रेडियो सुनिराख्नु भएको छ भने रेडियोको सहायता लिनुहोस् अनि त्यसपछि मैले बोलेको कुरालाई तपाईँले राम्रोसँग सुन्न सक्नुहुनेछ हजुर नमस्ते हेलो हेलो नमस्कार हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो काउले एकबाट आशा गुरुङ धेरै साथीहरू आउनुभयो उहाँहरूको आवाजलाई सुन्न सकेनौँ तपाईँ चाहिँ भाग्यमान हुँदो रहेछ है आशा गुरुङ भन्नुभयो होइन के छ आशाजीको हालखबर सबै ठिक छ भन्नु पर्यो ठिक छ है कुन भएको सुनाउनुहुन्छ आज आज मैले रुँदै रुँदै जान्छु मेरो आमा हुन्छ सुरु गर्नुहोस् है त हुन्छ सुरु गरौँ रुँदै रुँदै जान्छु मेलामा सपनीमा नआउन मेरो माया भुल्न गाह्रो भएको बेलामा हे फाले गीत समाए खेर समाए खेर विश्वास काटी पापीलाई सम्झेर रुँदै रुँदै जान्छु मेलामा पनि नआउन निर्माया भुल्न गाह्रो भएको बेलामा समय खेर समय खेर विश्वासघाती पापीलाई सम्झेर रुँदै रुँदै जान्छु मेलामा सपनी माना माया भुल्न गाह्रो भएको बेलामा सपनीमा निर्माया भुल्न गाह्रो भएको बेलामा ए सपनीमा आइरहन्छ सताउन आइरहन्छ सताउन मन थियो कि के कुरा बताउन रुँदै रुँदै जान्छु बेलामा सपनीमा नआउन निर्माया भुल्न गाह्रो भएको बेलामा आइरहन्छ सताउन भइरहन्छ सताउन मन थियो कि केही कुरा बताउन रुँदै रुँदै जान्छु मेलामा सपनीमा नआउन निर्माया भुल्न गाह्रो भएको बेलामा सपनीमा निर्माया भुल्न गाह्रो भएको बेला यति नै आशाजी निकै सुन्दर तरिकाले गाउनुभयो निकै खुसी लाग्यो फेरि फेरि आउँदै गर्नुहोस् रेडियो सुन्दै गर्नुहोस् छुट्टिन्छौँ है त नमस्ते नमस्ते आशा गुरुङ काउलेबाट आउनु भएको थियो धेरै साथीहरूले फोन गर्नुभयो र अन्त्यमा आएर चाहिँ आशाजीको आवाजलाई चाहिँ हामीले राम्रोसँग बुझ्न सक्यौँ र चाहिँ सक्सेस भएको कि जस्तो लाग्यो अहिले चाहिँ होइन कोही साथी फेरि आउनु भएको छ उहाँलाई स्वागत गरौँ हजुर नमस्ते नमस्कार हजुर हेलो साथी आउनुभएको थियो र डिस्कनेक्ट भइसकेको छ <laughs> आज अलिकति समस्या पनि आइराखेको छ राजुले मिलाइराख्नु भएको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर धेरै साथीहरूको फोन आइराखेको छ भित्र घुम्न हामी असमर्थ भइराखेका छौँ साथीसँग बोल्न हामीले सकिराखेका छैनौँ फेरि कोही साथी हुनुहुन्छ हजुर नमस्ते हेलो नमस्ते हजुर हेलो कोही <laughs> साथी हुनुहुन्छ र मेरो आवाजलाई सुनिराख्नु भएको छैन जस्तो लाग्यो हजुर नमस्ते हेलो कोही साथी आउनु भएको छ र मेरो आवाजलाई बुझ्नु भएको हो कि र उहाँले चाहिँ मेरो आवाजलाई नसुन्नु भएको हो यो चाहिँ यहाँ कन्फ्युजमा छौँ हामी एकदमै समस्या भइराखेको छ धेरै साथीहरूको फोन आइराख्नु आइराखेको छ र साथीहरू रिसाइराख्नु भएको होला फोन गऱ्यो फोन उठायो भित्र पठाउँदा लाग्दै लाग्दैन बोल्दै हुन्न भनिराख्नु भएको होला नरिसाउनुहोस् फोन प्रयास गर्नुहोस् तपाईँको फोन अवश्य पनि हामी रिसिभ गरेर चाहिँ तपाईँको गीतलाई हामी सुन्ने जमर्को गरिराखेका छौँ चार बजेर चौवालिस मिनट गइसकेको छ धेरै समय छैन हामीसँग र हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुग्न पुग्न पुग्न लागिसकेका छौँ कोही साथी आउनु भएको छ दुईवटा लाइन नै बिजी भइराखेको अवस्था कोही साथी धेरै साथीहरूले फोन गरिराख्नु भएको छ कोही साथी आउनु भएको राज हजुर नमस्ते नमस्कार हजुर कहाँदेखि भन्नुभयो पर्साबाट तपाईँको शुभ नाम तपाईँको शुभ नाम अनुप श्रेष्ठ के गर्नुहुन्छ अनुपजीले कहाँ कतिमा हजुर कहाँ कतिमा पढ्नुहुन्छ डेजीमा सात कक्षामा पढ्नुहुन्छ है कुन भाका गाउनुहुन्छ आज हेलो अनुस आउनुभएको थियो पर्साबाट र कोही साथी फेरि पनि हुनुहुन्छ हजुर नमस्ते नमस्ते मात्र गरेको थियो टुट टुट लाएर चाहिँ फोनको आवाज मात्रै सुने र चार बजेर पैँतालिस मिनट गयो अब केही समय मात्र बाँकी छ तपाईँको त्यो प्रतीक्षाको घडी तपाईँको त्यो फोन लाइनलाई हामीले लिने चाहिँ गरिराखेका छौँ धेरै साथीहरूको फोन आइराखेको छ र साथीहरूले मेरो आवाजलाई सुन्न सकिराखेको छैन कहिले मैले उहाँहरूको आवाज सुन्छु र उहाँहरूले मेरो आवाज सुन्नुहुन्न र उहाँहरूकोले चाहिँ मेरो आवाज सुन्दा मैले उहाँहरूको आवाजलाई सुन्न सकिराखेको अवस्था छैन यहाँनिर चाहिँ दोहोरो चाहिँ डिस्कनेक्ट भइराखेको अवस्था छ फेरि कोही साथी हुनुहुन्छ अन्ततिर पनि छौँ हामी हजुर नमस्ते हेलो नमस्कार हजुर नमस्कार कहाँदेखिको बोल्नुभयो बकुलर चोकबाट को बोल्नुभयो तपाईँको शुभ नाम मेरो गोविन्द रेडियोको भोलुमा अलिकति सानो भन्नुहोस् ल हजुर तपाईँको शुभ नाम भन्नु त एकचोटि गोविन्द ठकुरी गोविन्द ठकुरी हजुर हजुर के गर्नुहुन्छ हाम्रो गोविन्दजीले हजुर के गर्नुहुन्छ यो दिन कुन कुनमा कपाली कतिरा निकोले तेरा निकोले किसानी कतिले नहोले दिलबासु दिसु दिलबा दिलबासु तो नैना तिनैको सम्झना यो दिलको कुना कुना मायासित भेदभाइ हुनेछ भेदभाइ हुनेछ मनमालाको कुराले सुनिछ दिलबास्यो टोली टुनैमा टोली टुनैमा सम्झना यो कुना कुनामा दिल बस्यो चोली तुनामा निकै मिठो हाका पुरानो भाका गाउनुभयो खुसी लाग्यो छुट्टिन्छौँ है त नमस्ते गोविन्द ठकुर आउनुभएको थियो बकुलर चोकबाट कोही साथी अन्तमा अन्तिम साथी अन्तिम सहभागी साथीलाई म निम्त्याउँछु हजुर नमस्ते हेलो नमस्ते कोही साथी आउनुभएको छ उहाँहरूको आवाजलाई पनि बुझ्न सकेनौँ हामीले अन्ततिर छौँ र अन्तमा रहेको एकजना साथीको कुराकानीले जोड्ने जमर्को गरिराखेका छौँ हजुर नमस्ते कहाँदेखिको बोल्नु हजुर मेघनाथ नेउपाने के छ मेघजीको हालखबर ठिकै छ गर्मी छ है कुन भाग्य खानुहुन्छ आज हुन्छ सुरु गर्नु ल हामी अन्ततिर छौँ हुन्छ सुरु गर्नुहोस् सोमनाथजी निकै सुन्दर तरिकाले गाउनुभयो रेडियोसँगै रहनुहोस् छुट्टिन्छ है त नमस्ते मेघनाथ नेउपाने आउनुभएको थियो रनपाबाट अब भने हामी अन्तिम अन्तिम अन्तिम कलरलाई लिन्छौँ हजुर नमस्ते नमस्ते बोल्नुभयो शर्मिला गुरुङ के छ शर्मिलाजीको हालखबर सबै छ अनि एकदम मेरो पनि ठिकठाक छ हामी अन्तमा छौँ केही कुरा सोध्न भ्याइएन है गीततिरै लागौँ ल कुन भाका गाउनुहुन्छ हजुर मैले यो कुरा हुन्न भुल्नलाई हुन्छ सुरु गर्नुहोस् ए माया देऊ मलाई कि त सम्झिरु न पर्दैन पछि त यो कुरा हुन्न भुल्नलाई ए माया बगैँचामा फुल नै गरी खोजिदेऊ दिनमा फुल्नलाई देऊ मलाई त सम्झिनु पर्दैन पछि त यो कुरा हुन भुल्नलाई ए माया बगैँचामा फुलफुले फुले गाडी खोजिदेऊ दिलमा फुल्नलाई ए माया बगैँचामा फुल फुले नै गरी खोजिदेऊ दिलमा फुल्नलाई शर्मिलाजी हजुर बिचमै रोके है समय धेरै छैन हामीसँग अर्को साथी धेरै गाउँला छुट्टिन्छौँ है त हस् नमस्ते शर्मिला गुरुङ आउनुभएको थियो काउलेबाट अब भने हामी कार्यक्रमको अन्त अन्त्यतिर आइसकेका छौँ आज जम्मा जम्मी पाँचजना साथीहरूको सहभागिता भयो धेरै साथीहरूको फोन आथ्यो थियो होइन साथीहरूलाई भित्र निम्त्याउन सकेनौँ हामीले उहाँसँग कुराकानी गर्न सकेनौँ क्षमा प्राप्ति छौँ आउनुभएको थियो आशा गुरुङ काउलेबाट श्रेष्ठ पर्साबाट गोविन्द ठकुरी आउनुभएको थियो बकुला चोकबाट मेघनाथ नेउपाने रानपाबाट शर्मिलो गुरुङ आउनुभएको थियो अन्तमा काउलेबाट धेरै धेरै धन्यवाद छ सबै साथीहरूलाई एकैछिन एउटा भाका सुन्छौँ त्यसपछि आजको विजेता साथी को बन्नुभयो नामावली लिएर हामी उपस्थित हुनेछौँ चाहे शरीर पराइको दास होला चाहे हाम्रो पार्टीकै बास होला विरतीको डोरी हामीले कस्दै लाग्नुपर्छ रिस गर्नेले गर्दै गर्छ डहाले जल्ने जल्दै गर्छ तर हाम्रो छोको माया बल्दै गर्छ चाहे शरीर जय शरीर परायो होस् यस्तै यस्तै मिठो भाका हामीले राख्यौँ र वास्तवमा पनि हो माया गर्ने मान्छेहरूलाई दैवले पनि छुट्याउन सक्दैनन् भन्छ नि होइन र मित्र यस्तै यस्तै भाका तपाईँलाई मैले राखेँ यो पृष्ठभूमिमा बजिराखेको आवाजमा एकैछिनपछि तपाईँलाई छोडेर जानेछु र अन्तमा रहेका छौँ आज जम्मा जम्मै पाँचजना साथीहरूको सहभागिता रहेको थियो आशा गुरुङ आउनुभएको थियो काउलेबाट अनुश्रेष्ठ प्रसाबाट गोविन्द ठकुरी आउनुभएको थियो बकुलर चोकबाट मेघनाथ नेउपा नेरनपाबाट शर्मिला गुरुङ काउलेबाट चार पाँचजना साथीहरू मध्येबाट हामी एकजनालाई गोल प्रथाद्वारा विजेता बनाएका छौँ आजको विजेता बन्न सफल हुनु भएको छ सुरुवातमा आउनुभएको थियो वासा गुरुङ कौलेबाट तपाईँलाई बधाई छ तपाईँले जित्नु भएको छ अर्को साता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो मौकाको लागि तपाईँ अर्को साताको शनिबार साढे तिन बजीभित्र रेडियो अर्पणको कार्यालयमा उपस्थित भइदिनको निम्ति अनुरोध गर्छु र तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आज धेरैजनाको फोन आएको थियो होइन कुराकानी हुन सकेन तपाईँप्रति हामी क्षमा प्राप्ति छौँ आगामी दिनहरूमा तपाईँ हामीसँग सहकारी गर्दै हामी अगाडि बढ्ने हाम्रो जमर्को रहनेछ र नरिसाउनुहोस् अर्को साता तपाईँ र मेरो भेटघाट यसै गरी यसै समयमा हुनेछ र तिनजेलसम्म सुनेर साथ दिनुभयो पुनः एकपटक तपाईँ सबै सबैलाई धन्यवाद र मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै र आजको विजेता मित्र आशा गुरुङलाई पनि पुनः एकपटक धेरै धेरै बधाई दिँदै म तपाईँकै लोकभाकाको सहयात्री दिपेन्द्र पनि भोलि बिहान नौ बजेपछि पुनः कार्यक्रम मेरो रचनाको बसाइमा भेट्ने बाचासहित छुट्टिन्छु हस्त त नमस्कार अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले साँझको पाँच बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक